समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्क रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयंभू पाठकाले प्रस्तावित निर्वाचन कानून परिमार्जन गर्न सरकारलाई ए माओवादीको सुझाव चुनावी वातावरण बनाएर मात्र संविधान चुनाव संविधान सभा चुनावको मिति घोषणा हुने मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई निर्वाचनलाई रहित बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने एमाले नेता नेपालको तर्क आगामी चुनावका लागि लोकतन्त्रको मोडल मुख्य एजेन्डा बनाइने ए माओवादी उपाध्यक्ष भट्टराईको दावी दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै निजी विद्यालयका शिक्षकद्वारा संस्थागत विद्यालय बन्द प्रस्तुत गर्नेछौ एक रिपोर्ट नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्था घोषणा ताइवानले फिलिपिनबाट आफ्ना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 कानुन टुङ्ग्याएर निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गरेको छ अध्यक्ष प्रचण्डका सहयोगी शिव खगुरेले जानकारी दिएका अनुसार सबै विषयमा सहमति गरेर मिति तोक्दा ढिलो हुने र हुने भएकाले मिति पनि तोक्ने र सहमतिको प्रयास पनि गर्नुपर्ने माओवादीको भनाइ थियो निर्वाचन आयोगले सिफारिस गरेको निर्वाचन ऐनको मस्यौदामा दलहरूबीच विवाद भएपछि सरकार दलहरूको परामर्शका आधारमा नै टुङ्गोमा पुग्ने तयारीमा छ एकीकृत माओवादीले थ्रेस होल्डले साना दललाई मर्का पर्ने भन्दै त्यसको प्रावधान हटाउन र फौजदारी अभियोग लागेकाले उम्मेद्वार बन्न नपाउने विषय नराख्न आग्रह गर्दै आएको छ नेपाली कङ्ग्रेस र एमाले भने आयोगले गरेको सिफारिस कायम राख्नुपर्ने अडान लिएका छन् दलहरूका फरक फरक बनाए त्यसलाई एक ठाउँमा राखेर सरकार सरकारले अध्यादेश तयार गर्ने र राष्ट्रपतिकोमा पठाउने मन्त्री परिषद कार्यालयले जनाएको छ सरकार र संघीय समाजवादी पार्टी बीच आज छलफल हुँदैछ सरकारले साँझ छलफलका लागि बोलाएको समाजवादीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो छलफलमा थ्रेस होल्ड संविधानसभा सदस्य संख्या लगायतका विवादित विषयमा सहमतिको प्रयास हुनेछ मन्त्री परिषद अध्यक्ष रेग्मीले ए माओवादी कंग्रेस एमाले मधेसी मोर्चा र साना दलका नेताहरूसँग छलफल गरिसक्नु भएको छ दलहरूले भने आफ्नो अडान छाडेका छैनन् कंग्रेस र एमाले थ्रेस सहितको प्रस्तावित नयाँ कानूनको पक्षमा छन् भने माओवादी माओवादी सहितका दलहरूले पुरानै पुरानै कानून अनुसार चुनाव हुनुपर्नेमा जोड़ दिएका छन् निर्वाचन सम्बन्धी अध्यादेशमा सहमति नजुड्दा सरकारले चुनावको मिति समेत घोषणा गर्न सकेको छैन यसबीच मन्त्री परिषदका अध्यक्ष अखिलराज रेग्मीले चुनावी वातावरण बनाएर मात्र संविधान सभा चुनावको मिति घोषणा हुनुपर्ने बताउनु भएको छ घोषणा हुने बताउनु भएको छ काठमाडौँमा आज बिहान भएको एक कार्यक्रममा उहाँले सरकारले चुनावी वातावरणका लागि सर दलहरूसँग छलफल थालेको बताउनुभयो आवश्यक कानुनको सुनिश्चितता गरी वातावरण बनाएर मात्र चुनावको मिति घोषणा हुने रेग्मीको भनाइ छ उहाँले नेकपा माओवादी लगायतका सरकार विरोधी दललाई वार्तामा आउन फेरि पनि आह्वान गर्नुभयो कुनै पनि प्रकारको आग्रह पूर्वाग्रह संयम विमति नराखी अविश्वासलाई त्याग्दै चुनावी कार्यक्रममा सहभागी हुन रेग्मीले नेकपा माओवादी लगायतका दलहरूलाई आग्रह गर्नुभएको हो चार दलीय उच्च स्तरीय राजनैतिक समितिमा आजदेखि एमाले अध्यक्ष झलनाथ खनाले अध्यक्षता गर्न थाल्नु भएको छ अध्यक्ष खनाले आफ्नो नेतृत्वको उच्च स्तरीय राजनैतिक समितिको पहिलो बैठकले नै निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गर्ने बताउनु भएको छ उहाँले आफ्नो नेतृत्वमा निर्वाचनसँग सम्बन्धित सबै विवाद समाधान गर्ने पनि दावी गर्नुभयो उच्च स्तरीय राजनैतिक समितिको सम्हालेपछि आज संचारकर्मीहरूसँग कुराकानी गर्दै एमाले अध्यक्ष खनालले यसअघि दुईवटा दलका अध्यक्षले गरेको पहल आफूले पनि गर्ने बताउनुभयो आलो पालो प्रणाली अनुसार कंग्रेस सभापति सुशील कोइरालाको पालो हिजोदेखि सकिएपछि आजदेखि उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व खनालले सम्हाल्नु भएको छ एमाले अध्यक्ष खनालले एमाले चुनावमा विचार र मुद्दा मिल्ने सबैसँग तालमेल गर्न सक्ने पनि बताउनुभयो खनालले कंग्रेस विपरीत विचारको पार्टी भए पनि संविधानका मुद्दा एकै भएकाले तालमेल हुन सक्ने बताउनुभयो निर्वाचनको मिति घोषणा हुन नसकेको अवस्थामा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संविधान सभाको निर्वाचनलाई धाँधली रहित बनाउन छिमेकी भारतमा जस्तै इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग हुनुपर्ने बताउनु भएको छ नेता नेपालले आज गृह जिल्ला रतडको सदरमुकाम गौरमा बारुदी सुरुङ प्रतिबन्ध अभियान नेपालद्वारा आयोजित कार्यक्रममा अब हुने निर्वाचन प्रणालीमा परिमार्जन गरी निष्पक्ष तथा मतदाताहरूलाई सहज सरल तरिकाले छिटो मतदान गर्न मेसिनको प्रयोग हुनुपर्नेमा जोड दिनुभयो छिमेकी भारतको विभिन्न प्रान्तमा इलेक्ट्रोनिक मेसिनबाट मतदान गराउँदा शान्ति र निष्पक्ष सम्पन्न भएको हुनाले नेपाल जस्तो तिन करोड जनसङ्ख्या भएको सानो देशमा भयरहित तथा मर्यादित बनाउन मेसिनको प्रयोग आवश्यक रहेको नेता नेपालले उल्लेख गर्नुभयो संविधान सभाको निर्वाचनमा छ सभासद बनाउने चलखेल भएको सञ्चार माध्यममा आएपछि नेता नेपालले देशले आर्थिक रूपमा ठुलो सङ्ख्याको भार थेक्न नसक्ने चर्चा गर्दै आपसी सहमति सहकारीको आधारमा सङ्ख्या टुङ्गो लगाउनुपर्ने बताउनुभयो उहाँले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्न वर्तमान चुनावी सरकारले आवश्यक पहल गर्नुपर्ने बताउनुभयो एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले कंग्रेसलाई लार्भा र एमालेलाई झुसेल किराको संज्ञा दिनुभएको छ पार्टीको भातृ संस्था अखिल क्रान्तिकारीले आज बोटोल बहुमुखी क्याम्पसमा आयोजना गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहनुभएका भट्टराले देशको राजनीतिलाई जीव विज्ञानसँग तुलना गर्दै कंग्रेस लार्भा एमाले झुसेल किरा र एकीकृत नेकपा माओवादी पुतली भएको बताउनुभयो कंग्रेसको सात सालपछि लार्भाको रूपमा बसिराख्यो उसले विकास गर्न सकेन उहाँले भन्नुभयो त्यसैले कंग्रेसले अहिले अमूर्त लोकतन्त्रको मात्र कुरा गरेर हुँदैन सात साल आसपासको अमूर्त लोकतन्त्रलाई म लार्भा लोकतन्त्र भन्छु त्यो लार्भा लोकतन्त्रले नेपाललाई कहिल्यै नेपाललाई कहीँ पुर्याउँदैन अठाइस सय तीस सालतिर झापा आन्दोलनपछि झुसेल किराको रूपमा त्यो लार्वा विकास भयो भट्टराईले भन्नुभयो अलिकति घसेर केही गर्छ कि भन्ने आशा देखाएको हो त्यो झुसेल किरा त्यसैलाई अहिले हामीले एमाले भने गर्छौं नागरिकले धेरै आशा गरे पनि नेकपा एमालेको जनवाद पनि झुसेल किराको रूपभन्दा अघि बढ्न नसकेको उहाँले बताउनुभयो लार्पाबाट विकसित भएको झुसेल किराले पुतलीको विकास गरेको भन्दै भट्टराईले भन्नुभयो नेपालमा क्रान्तिकारी विचार क्रान्तिकारी जनवाद विचार सहितको त्यो नयाँ शक्तिको रूपमा एकीकृत नेकपा माओवादीको विकास भयो राजनीतिमा कंग्रेस र एमाले अझै रहेको तर माओवादी पूर्ण विकसित रहेको भट्टराईको भनाइ थियो भट्टराईले कंग्रेस र एमाले लोकतन्त्रको खोल मात्र ओडेको आरोप पनि लगाउनुभयो नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य नरहरी आचार्यले कङ्ग्रेसको सिद्धान्त अपराजय हुँदाहुँदै पनि विगतको चुनावमा कङ्ग्रेस पराजय हुनुमा प्राविधिक त्रुटि रहेको बताउनु भएको छ कङ्ग्रेसको आजबाट सुरु भएको एक महिने चुनावी अभियानको पहिलो दिन चितवनमा भएको कार्यक्रममा बोल्दै नेता आचार्यले पार्टीभित्रको प्राविधिक त्रुटि सच्याएर अगाडि बढे आगामी संविधान सभाको निर्वाचनमा कङ्ग्रेसको जित सुनिश्चित रहेको दावी गर्नुभयो कङ्ग्रेसभित्रको कमी कमजोरी सच्याउँदै नीतिगत परिवर्तन गरेर पार्टीलाई अगाडि बढाउनु पर्ने आवश्यकता पनि उहाँले औल्याउनुभयो मङ्सिरमा आगामी संविधान सभाको निर्वाचन हुने विश्वास व्यक्त गर्दै उहाँले कथाचित मङ्सिरमा चुनाव नभए पनि चैतसम्ममा चुनाव गर्न सकिने उहाँको भनाइ थियो अब पालो रिपोर्टको दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन माग गर्दै शिक्षक तथा विद्यार्थीहरूको आह्वानमा आज चितवनका शैक्षिक संस्थामा पचन पाचन बन्द गरिएको छ निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूको संस्था नेपाल स्टुले चितवन बन्दको आह्वान गर्दै यातायात समेत अवरुद्ध पारेको भए पनि प्रहरीले बल प्रयोग गरी अवरोध हटायो बुद्धिजीवी भन्नेहरूले नै बन्द गराएपछि त्यसले पक्कै पनि नकारात्मक असर पर्ने देखिन्छ एक Bollywood पछिल्ला केही वर्षमा आफ्ना माग पूरा गराउन सबैले बन्दलाई रोज्ने गरेका छन् बन्दबाट समस्या समाधान हुन्छ भनेर उनीहरू बन्द नै रोज्ने गर्छन् कहिले कुनै समुदाय त कहिले कुनै सङ्घ सङ्गठन तथा दलहरूले बन्द गर्ने गरेका छन् तर त्यही बन्दले आर्थिक पक्षमा धक्का लागेको छ नै आम सर्वसाधारणले शास्ति पनि पाएका छन् बन्द गर्ने सिलसिलामा आज आफ्नो माग पूरा गराउन बुद्धिजीवी भनेर चिनिने शिक्षकहरूबाटै यातायात बन्द गरियो आफ्ना सहकर्मीको गाडीको ठक्करबाट मृत्यु भएपछि निजी विद्यालयका शिक्षक संगठनले क्षतिपूर्तिको माग गर्दै यातायात बन्द गराए शिक्षाको ज्योति छर्ने शिक्षकबाटै किन बन्द गरियो त इस्टु इलाका सचिव पशुपति बुढाथोकी एक्सिडेन्ट केसमा चाहिँ जुन हामी हिजो वार्तामा बस्यौँ वार्तामा बसिसकेपछि तपाईँको वार्ताबाट कुनै पनि निष्कर्ष निस्किएन र उहाँहरूको भनाइ के रह्यो भने एक्सिडेन्ट भयो अब के गर्ने भन्ने प्रसङ्गमा चाहिँ उहाँहरू पुग्नु भएको र समझदारी नभएको कारणले गर्दा चाहिँ हाम्रो उचित क्षतिपूर्ति को माग राखेर हामीले चाहिँ आज चितवन बन्द चितवन र नलप्रासी बन्दको चाहिँ पैसाको बारेमा भन्नाले उहाँहरूले दिनुपर्ने क्षतिपूर्ति उहाँहरूले न्यूनतम दिन खोज्नुहुन्छ हामीले दिनुपर्ने क्षतिपूर्तिको माग गरेका छौँ बन्दबाट आजित बनेका आम जनता भने बन्द सधैँका लागि बन्द गर्नुपर्ने भन्दै आवाज उठाइरहेका छन् तर कहिले कसको बन्द अनि कहिले कसको बन्द त्यो मारमा उनीहरू बस्नुपर्ने बाध्यता छ बन्द एउटा धोका हो भन्दै यसलाई सार्वजनिक अपराध भन्नुहुन्छ ज्यामिरेका एक वृद्ध केशव अधिकारी यो बन्द भने जनतालाई धोका हो हुन त नेताहरूले चाहिँ बन्द गरेपछि हाम्रो चाहिँ केही न केही हुन्छ भन्ने हिसाब किताबमा गएका छन् चाहे जसुकैले पनि बन्द राजमार्ग बन्द गर्नु यो सार्वजनिक अपराध हो यो हुन त अब यस्ता अपराधहरू कति अब नेताहरूले गरिरहेका छन् अब यिनीहरूलाई जम्मैलाई यी अहिलेका दलहरूलाई चाहिँ ल्याएर तपाईँको मृत्युदण्ड दिनुपर्ने सजाय दिनुपर्ने दलहरू छन् नेपालमा त्यो मृत्युदण्डको छैन तर देशलाई चाहिँ खत्तम गरिसकेको छ हाम्रो सन्तोष नै यिनीहरूले चाहिँ खाइसके आजको बन्द पहिला जस्तै शैलीमा थियो तर बन्दकर्ता भने अलि फरक लाख मात्र उचित क्षतिपूर्ति दिनुपर्ने र अक्षय कोष स्थापना गर्नुपर्ने मागसहित शिक्षकले गरेको बन्दले भने विद्यार्थीहरूमा नकारात्मक असर नपर्ला भन्न सकिन्न बुद्धिजीवीको उपनामले चिनिने शिक्षकहरूको बन्दले कस्तो सन्देश जाला त इलाका प्रहरी कार्यालय रत्नगरका प्रहरी निरीक्षक विजय कुमार यादव शिक्षकबाट बन्द त्यो त एकदम साह्रै नराम्रो कुरो हो किनभने शिक्षण पेसा यस्तो पेसा हो कि अहिले त्यो गर्दाखेरि अन्य विद्यार्थीहरूमा पनि असर पर्छ त्यसले गर्दा यो एकदम नराम्रो कुरो हो बिल्कुल बन्द गर्नु हुँदैन शिक्षण पेसाका मान्छे त त्यहीबाट पर्याप्त हुने हो अन्य ठाउँमा अन्य संस्थामा पनि त्यही ठाउँबाट जाने हो त्यसले गर्दा सबैमा असर पर्ने हुँदा यसरी बन्द गर्नेतिर लाग्नु हुँदैन बरु टेबल टक गरेर वार्तामा जानुपर्ने हुन्छ आफ्ना हक अधिकार पाउनका लागि शान्तिपूर्ण आन्दोलन गर्नु गर्नु पाउनु नागरिकको अधिकार हो तर अधिकार बन्दीमा यातायात बन्द र देश नै ठप्प पारेर बन्द गर्नु त्यो समाधानको बाटो भने होइन त्यसैले वार्ता संवादबाटै समाधानको प्रयास गर्ने बानी बसाले सहमतिमा पक्कै पुगिन्छ अनि सबैको भलो हुन्थ्यो त्यसैले यस्ता बन्दलाई सधैँका लागि बन्द गर्नु आवश्यक छ रिपोर्टपछि बाँकी समाचार नेपाली कङ्ग्रेसकी कोषाध्यक्ष चित्रलेखा यादवले अल्पसङ्ख्यक समुदायलाई पार्टीको नेतृत्व तहमा सहभागिता गराउन आफू प्रतिबद्ध रहेको बताउनु भएको छ यादवले समावेशी सहभागिताका लागि पार्टीमा आफूले समलिङ्गी तेस्रो लिङ्गीको प्रतिनिधित्वबारे आवाज उठाउने बताउनुभयो निलहिरा समाजकी अध्यक्ष पिङ्की गुरुङको नेतृत्वमा यादवलाई भेट्न पुगेको टोलीले आसन संविधानसभा चुनावमा कङ्ग्रेसले समलिङ्गी तेस्रो लिङ्गीलाई पनि उम्मेद्वार बनाउनु पर्ने माग राखेका छन् अध्यक्ष गुरुङले समलिङ्गी तेस्रो लिङ्गीको विषयमा कङ्ग्रेसको घोषणापत्रमै स्पष्ट रूपमा आउनुपर्ने र समावेशी सहभागिताका लागि पहल गरिदिन आग्रह गर्नुभयो Thank you. आगामी कार्तिक महिनामा नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क स्तरीय सरसफाई सम्बन्धी सम्मेलन हुने भएको छ सम्मेलनमा सार्क राष्ट्रले सरसफाईका क्षेत्रमा गरेका प्रगति एवं समस्याको बारेमा छलफल हुनेछ सन् दुई हजार सत्रसम्ममा सबैका लागि सरसफाईको पहुँच पुर्याउने विश्वव्यापी अभियान रहेको छ नेपालमा अझै पनि अडतिस प्रतिशत जनता सरसफाईको पहुँचभन्दा बाहिर रहेका छन् शहरी विकास मन्त्रालयका अनुसार दैनिक दस लाख जनताले खुला क्षेत्रमा दिशा पिसाब गरिराखेका छन् छन् शहरी विकास मन्त्री छविराज पन्तले नेपाल वातावरण पत्रकार समूह र फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रद्वारा संयुक्त रूपमा आयोजित फोहोर मैला व्यवस्थापन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै सार्क स्तरीय सरसफाई क्षेत्रीय सम्मेलनको तयारी भइराखेको जानकारी दिनुभयो सफा सहर अभियानका लागि मन्त्रालयले नयाँ कार्यक्रम ल्याउन लागेको बताउँदै यसमा सहयोग पुर्याउन मन्त्री पन्तले सबैसँग आग्रह गर्नुभयो सिराहा कल्याणपुर जब्दी रमनावठियामा आज प्राण मृत अवस्थामा एकजनाको शव फेला परेको छ कल्याणपुर जब्दी दुईका पैँतालिस वर्ष किशोरी मण्डलको हत्या गरी खेतमा फालेको अवस्थामा शव फेला परेको प्रहरी प्रेक्षक मनोज नेउपानेले बताउनुभयो मृतक मण्डल नेपाली कङ्ग्रेसका कार्यकर्ता हुन् प्रहरी प्रेक्षक नेौपानेले घाँटी थिचेर हत्या गरेको अवस्थामा मण्डलको घर नजिकै आँपको बगैँचामा हत्या गरी फालेको अवस्थामा गाउँले देखेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो Thank you. प्रजनन प्रक्रियाको लागि आउने ग्रीष्मकालीन चराहरू नेपालमा भित्रिएका छन् हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छल्न आउने चरा फर्के लगतै भूमध्य रेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् यो बेला झण्डै पैंतालिस प्रजातिका चरा नेपाल आउने चराविद डाक्टर हेमसागर बरालले बताउनुभयो प्रजनन प्रक्रिया सजिलो हुने आहाराको समस्या नहुने आफूसँग प्रतिस्पर्धी चरा कम हुने र वासस्थान पनि सुरक्षित हुने भएकाले आउँदो असोज महिनासम्म यी चरा यति बस्ने गर्छन् यसरी आउने मध्ये अन्तिम समयमा आउने जुरे कोइली प्रजातिको चरा पनि नेपाल आइपुगेको बरालले बताउनुभयो कोइलीका अरू प्रजातिले पनि अरू चराका गुणमा फूल पारिसकेका छन् कोइली प्रजातिको चराले अरूको गुणमा फूल पार्ने गर्छ भूमध्य रेखा आसपासको क्षेत्रमा दिन र रात लगभग बराबर हुने भएकाले यो समयमा दिन लामो हुने उत्तरी क्षेत्रमा चराहरू बसाइ सर्ने गरेका छन् हिउँदमा भने साइबेरियाबाट जाडो छल्नको लागि एक प्रजातिका चराहरू नेपाल आउने गरेका छन् सुन सुनचाँदीको भाउ आज घटेको छ सुन भाउ एकै दिन तोलामा पाँच सय रुपियाँ घटेर एकाउन्न हजार दुई सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँद व्यवसाय महासङ्घले जनाएको छ अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले स्थानीय बजार पनि प्रभावित भएको हो अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश सोह्र सय डलरले घटेर चौध सय पच्चिस डलरमा आइपुगेको छ यस्तै आज चाँदीको भाउ पनि तोलामा दस रुपियाँ घटेर आठ सय कायम भएको छ अब केही छोटा खबरहरू सशस्त्र प्रहरीको गोली लागेर झापामा रतुवा माई वृक्षारोपण आयोजनामा कार्यरत वन वनरक्षक सुरेश राईको ज्यान गएको छ पर्यटन व्यवसाय नवराज दाल युरोपेली मुलुक इस्टोनियाका लागि अवैधानिक वाणिज्य दूत नियुक्त हुनुभएको छ दाहालले मङ्गलबार परराष्ट्र मन्त्रालयबाट नियुक्ति पत्र लिनुभएको हो र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको अभाव नभएको प्रश्न पारेको छ देशका विभिन्न ठाउँमा किसानले मल नपाएको गुनासो गरेको बेला कम्पनीले पर्याप्त मौजात रहेको र बिक्री वितरण सहज रूपमा भइरहेको दावी गरेको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हिजो हामीले सोधेका थियौँ सशस्त्र द्वन्द्वबाट पीडित सेना र प्रहरीले दल घोषणा गरेको प्रति तपाईँको विचार के छ यी अधिकार सुनिश्चित गर्न बेफाइफी मात्र रसी दल बढाउने काम तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी अधिकार सुनिश्चित गर्न भन्नेमा अडतिस प्रतिशत बे फाइफी मात्र भन्नेमा तेत्तिस प्रतिशत रसी दल बढाउने काम भन्नेमा उनातिस प्रतिशत मत व्यक्त गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद अब भोलिको लागि हाम्रो प्रश्न छ एमा ए उपाध्यक्ष डाक्टर बाबुराम भट्टराले कङ्ग्रेसलाई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 विद्रोह गर्दै आएको छ ताइवानले फिलिपिनी श्रमिकलाई काममा राख्न रोक लगाउनुको साथै आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ गएको हप्ता ताइवानी माझी फिलिपिन्सका तटरक्षकको गोली लागि मारिएपछि उत्पन्न तनावका बीच ताइवानले यस्तो निर्णय लिएको हो ताइवानले आफ्नो पछिल्लो कदमलाई राष्ट्रपति मालिङ जेउको माझी हत्या केसमा फिलिपिन्सको व्यवहारप्रतिको गम्भीर असन्तुष्टि भएको प्रतिक्रिया दिएको छ हत्याका लागि माफी माग्न दिएको तीन दिनको समय सीमा सकिएपछि फिलिपिन्सका तर्फबाट माफी मागिएको पनि ताइवानले असन्तुष्टि जनाएको छ ताइवानमा रहेको फिलिपिनी कार्यालयका प्रतिनिधिले घटनाप्रति माफी माग्दै मृतकका परिवारलाई क्षतिपूर्ति दिने र संयुक्त रूपमा छानबिन गर्ने बताएका थिए तर ताइवान सरकारले भने फिलिपिन सरकारका तर्फबाट औपचारिक रूपमा माफी माग्नुपर्ने अडान राखेको छ ताइवानले आजसम्म फिलिपिन्सबाट चित्त बुझ्दो जवाफ नआए प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ Indian premier league IPL cricket अन्तर्गत अहिले पुणे वारियर्स र कोलकाता नाइट राइडर्स बीचको खेल जारी छ टस हारेर पहिले ब्याटिङ गरेको पुणेले चौध ओभर तीन बल खेल्दै दुई विकेट गुमारेपछि तिन रन जोडेको छ पुणेका लागि मनिष पाण्डे र युवराज सिंह क्रिजमा छन् पाण्डे उनातिस र सिंह शून्य रनमा क्रिजमा रहेका छन् यसअघिका प्रारम्भिक ब्याट्सम्यान रोबिन ओथप्पा सेनानायकीको बलमा पच्चिस रन बनाएर पेब्लेन फर्के भने कप्तान आरोन फिन्च बालाजीको बलमा अडचालिस रन बनाएर आउट भए यसै गरी आज बेलुका सभा आठ बजी हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स भिड्नेछन् समान चौध खेलबाट बिस अङ्क जोडेको मुम्बई दोस्रो तथा नेट र नेटमा पछि पर्दै राजस्थान तेस्रो स्थानमा छ र इङ्ल्याण्डका डिफेन्डर तथा पूर्व कप्तान रियो फर्निनाडले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास दिएका छन् म्यान्चेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका चौतिस वर्षीय फर्निनाडले इङ्ल्यान्डका लागि एकासी क्याप जितेका छन् जसमा उनले तीन गोल समेत गरेका छन् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासका लागि यो सही समय भएको उनले बताएका छन् सन् उन्नाइस सय सन्तानब्बेमा क्यामरुन विरुद्ध इङ्ल्यान्डका लागि डेब्यू गरेका उनले सन् उन्नाइस सय अन्ठानब्बे दुई हजार दुई र दुई हजार छमा गरी तीनवटा विश्वकप खेलेका छन् दुई हजार दसमा दक्षिण अफ्रिकामा भएको विश्वकपमा भने उनी चोटको कारण इङ्ल्याण्डको टोलीमा परेनन् वेस्टह्यामबाट क्लब फुटबल शुरू गरेको फर्डिनाण्ड दुई हजार दुईदेखि म्यान्चेस्टर युनाइटेडमा रहेका छन् बुलेटिनको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रस्तावित निर्वाचन कानून परिमार्जन गर्न सरकारलाई ए माओवादीको सुझाव चुनावी वातावरण बनाएर मात्र संविधान सभा चुनावको मिति घोषणा हुने मन्त्री परिषदका अध्यक्ष रेग्मीको भनाई निर्वाचनलाई धाँधली रहित बनाउन इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गर्नुपर्ने एमाले नेता नेपालको तर्क ए माओवादीका उपाध्यक्ष भट्टराईद्वारा कंग्रेसलाई लार्भा र एमालेलाई झुसेल किराको संज्ञा दुर्घटनामा ज्यान गुमाएका शिक्षकका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै निजी विद्यालयका शिक्षक आन्दोलित प्रस्तुत गर्यो एक रिपोर्ट नाइजेरियाका तीन राज्यमा आपतकालीन अवस्था घोषणा ताइवानले फिलिपिनीबाट आफ्ना राजदूतलाई फिर्ता बोलायो र इन्डियन प्रिमियर लिगमा कोलकाता विरुद्ध पुणे ब्याटिङ गर्दै इङ्ल्यान्डका पूर्व कप्तान रियोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा हौस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो सहकर्मी ध्रुवसँगै म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण बुलेटिनको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा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 स्वदेशी तथा विदेशी कालीगढहरूद्वारा समयमा नै गरगहना तयार गरिन्छ विस्तृत जानकारीका लागि सम्पर्क गौरव सुनसादी पसल रत्नगर दुई हाई स्कुल टाढी चितवन फोन शून्य छप्पन्न पाँच साठी दुई सय अडतिस मोबाइल अन्ठानब्बे चार पचास सडसठी शून्य तेत्तिस प्रोपाइटर दीपक सेन्चुरी दिगपाल सेन्चुरी ओहो खाना पकाउने ग्यास पनि सकिएको रहेछ राइस कुकर पनि चाहिएको थियो हे भगवान भोलि त साथीको बर्थडेमा पनि